यो बीबीसी नेपाली सेवा हो कार्यक्रमबाट शरद केसीको नमस्कार आजको कार्यक्रममा चुनावी सरकार बनाउन एकमत भएको झण्डै तीन महिनामा पनि मुख्य दल चुनावी कानूनमा अड्किएको अड्किए हिजो बम काण्डमा सामेल भएका प्लेन हाइज्याक गर्ने मान्छेहरू पनि चुनाव लड्नु भएन माओवादी कुन चाहिँ नेताको विरुद्धमा कहाँ हजारको मुद्दा छ त्यो कुरा भन्नु पर्यो नि त कतारमा पचासी नेपाली कामदारको उठिवास कम्पनीले टिकट दिन नसक्ने अवस्था हुँदा पनि कतार सरकारसँग अनुरोध गरेर टिकट लिएर घर पठाउने प्रक्रिया अगाडि बढाएको छ परदेशीको प्रतीक्षाको तेस्रो भागमा मुलुककै अर्थतन्त्र धानेको वैदेशिक रोजगारी कतिपयको घरबार भत्काउँदै केटाहरू विदेशमा हुन्छ कसैले झगडा लगाइदियो ल तिम्रो बुढी फलानसँग लाग्यो भने त्यो सिधै टेलिफोनबाट तलाक दिने गरिन्छ श्रीमानले पठाएको पैसा लिएर अरूको केटासँग भाग्ने गरिरहेको छ र अन्तर्राष्ट्रिय प्रसंगमा चीनमा मासु प्रशोधन कारखानामा आग लागि करिब एक सय बीस जनाको मृत्यु सुरुमा प्रमुख विश्व समाचार लन्डनबाट सुमन खरेलबाट समाचार सुन्नुहोस् प्रहरी र सरकार विरोधी प्रदर्शनकारीहरूबीच चार दिनसम्म भिडन्तहरू भएपछि टर्कीको एउटा मुख्य ट्रेड युनियनले मंगलबार र बुधबार हड़तालको लागि आह्वान गरेको छ युनियन केईएसकेले प्रदर्शनकारीहरू विरूद्ध सरकारले बल प्रयोग गरेकोमा जोरदार रूपमा भत्सना गरेको छ र अरू युनियनहरूले पनि समर्थन गर्ने आशा राखेको छ त्यसअघि प्रधानमन्त्री रेसेप तयिप एर्दुगानले उग्रवादीहरू भन्दै प्रदर्शनकारीहरूको कृत रूपमा भत्सना घोषणा गरेका थिए विपक्षले विद्रोह गर्न झुक्क्याएको हुन सक्छ उग्रवादीहरूले त्यसो गरेको पनि हुन सक्छ उनीहरूले सञ्जाल हरेक ठाउँमा फिजाएका छन् प्रदर्शनकारीहरूले सरकारमाथि तानाशाही बन्दै गएको आरोप लगाएका छनृ विकिलिक्स वेबसाइटलाई हजारौं गोप्य दस्तावेजहरू उपलब्ध गराएको आरोप लागि तीन वर्ष अघि इराकमा गिरफ्तार भएका एक अमेरिकी सैनिकमाथिको मुद्दा आरम्भ भएको छ ब्राडली म्यानिङमाथि दुश्मनलाई सहयोग पुर्याएको अभियोग छ जुन प्रमाणित भएमा अनिवार्य रूपमा आजीवन कारावासको सजाय हुनेछ भूतपूर्व गुप्तचर विश्लेषक म्यानिङले त्योभन्दा साना दसवटा अभियोगमा दोषी रहेको स्वीकार गरिसकेका छन् उनले इराक र अफगानिस्तानमा अमेरिकी संलग्नताबारे बहस गराउन चाहेको बताएका छनृ रूसी सरकारका कड़ा आलोचक एकजना प्रख्यात पत्रकार एन्ना पोलितकोभस्कायाको हत्याको अभियोगमा मस्कोमा पाँचजनामाथि मुद्दा शुरू भएको छ देशका सैनिकहरू र चेचेन्याका मस्को समर्थक अधिकारीहरूमाथि मानव अधिकारको उल्लंघन गरेको आरोप लगाउने श्रीमती पोलितकोभस्कायाको सन् दुई हजार छमा गोलीहानी हत्या गरिएको थियो तीमध्ये तीनजना दोस्रो पटक अदालतमा उपस्थित भएका छन् चार वर्ष अघि उनीहरूलाई दिइएको सफा तर्फलाई खारेज गरिएको छ गोली प्रहार गर्ने बन्दुक उपलब्ध गराएकोमा एकजना भूतपूर्व प्रहरी पहिले नै दोषी ठहरिसकेका छन् उत्तर पूर्वी चीनमा एउटा कुखुरा प्रशोधन केन्द्रमा आगलागी हुँदा कम्तीमा एक सय उन्नाइस जना मारिएको र पचास जना भन्दा बढ़ी घाइते भएको कुरा अधिकारीहरूले बताएका छन् जेलिन प्रान्तमा धेरैजसो पीड़ितहरू जलिरहेका भवनहरूमा फसेका थिए आधिकारिक सिन्वा समाचार एजेन्सीले करिब एक सय जना उम्कन सफल भएको बताएको छ तीमध्येकी एकले भनेन् मैले ठूलो विस्फोटको आवाज सुने भूकम्प गयो भनी ठाने सबैजना दौड़न थाले म लडे र घिस्रिँदै भवनबाट बाहिर निस्किए उम्कने स्थानहरू या त बन्द रहेको या त्यहाँ अवरोधहरू रहेको उनीहरूले बताए एमोनिया चुहिएको कारण आगलागी भएको अनुमान छ अफगानिस्तानको पूर्वमा अमेरिकी सैनिक टोली जाँदै गर्दा भएको आत्मघाती बम हमलामा कम्तीमा दसजना विद्यालयका केटाकेटी सहित तेह्रजनाको ज्यान गएको छ अफगानिस्तानमा अन्तर्राष्ट्रिय नेतृत्वको सैन्य बलका दुईजना सैनिक पनि मारिएका छन् र ताइवानका भूतपूर्व राष्ट्रपति चेन सुई बियानले कारागारमा आत्महत्या गर्न खोजेका छनृ पदमा छँदा रकम धुलाई गरेको र घुस लिएकोमा उनले उन्नाइस वर्षको कारागार सजाय काटिरहेका छन् उनले शौचालयमा रूमालको प्रयोग गरेर आत्महत्या गर्न खोजे पनि कारागारका गार्डहरूले रोकेका थिए अहिले उनको अवस्था स्थिर रहेको बताइन्छ श्री बियान सन् दुई हजारदेखि दुई हजार आठसम्म ताइवानका राष्ट्राध्यक्ष थिए यो बीबीसी नेपाली सेवा हो हिँड्दैछ पाइला मेट्दैछ जस्तै गरी सहमति गर्ने फेरि आफैले बिथोल्ने होइन अब त निकै टाढिए कि क्या हो जस्तो देखिँदा फेरि मिल्ने यस्तै यस्तै घुम्तीहरू पार गर्दै आएका प्रमुख राजनीतिक दलहरू फेरि नयाँ भुमरीमा रूमलिएको जस्तो देखिएको छ हिजो मात्रै नयाँ संविधान सभा सदस्यको संख्या घटाउने पुरानै सहमतिमा फर्किएका उनीहरू चुनावको मिति तोक्न खाँचो पर्ने चुनावी कानूनका केही प्रावधानलाई लिएर भने आज पनि विभाजित नै देखिए हाम्रा नयाँ संवाददाता फणिन्द्र दाहाल भन्छन् फौजदारी अभियोगमा सजाय पाएका व्यक्तिलाई उम्मेद्वार हुन दिने कि नदिने भन्ने उनीहरू बीचको मतभेद नै चुनावको मिति तोक्ने बाटोको एउटा मुख्य तगारो बनेको छ बिहान बसेको चार दलका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनैतिक समितिले आफैले बनाएको कनिष्ठ नेताहरू सम्मिलित कार्यदलले संविधान सभाको संख्या घटाउन गरेको सहमति बाहेक अन्य बुदामा कुरा मिलाउन सकेन अन्तरिम चुनावी सरकार गठन गर्दा भएको एघार बुधे सहमति र पच्चीस बुधे संविधानको बाधा अड्काउमा उल्लेख नै नभएका नयाँ विषय कानूनमा राखिएको भन्दै एकीकृत माओवादी फौजदारी अभियोग सम्बन्धी प्रावधानको विपक्षमा उभिएको छ कार्यदलमा रहेका उक्त दलका नेता खिमलाल देवकोटा हिजो अठाइस सालको झापा काण्डमा कैदको सजाय पाएका मान्छे पनि चुनाव लड्नु भएन हिजो बम काण्डमा सामेल भएका हिजो चाहिँ प्लेन हाइज्याक गर्ने मान्छेहरू र ती मुद्दा फिर्ता लिने मान्छेहरू पनि चुनाव लड्नु भएन ती मान्छे पनि त क्लिन मान्छे होइनन् त्यसरी खोज्दै जाँदा हामी त्यहाँ पनि पुगिन्छ त्यस कारण त्यता पुग्ने होइन भन्ने कुरा हो अघिल्लो संविधान सभा चुनाव गराउन चौसठी सालमा बनाइएको कानूनले भ्रष्टाचार र नैतिक पतनदेखि नै फौजदारी अभियोगमा सजाय पाएकाहरूलाई मात्र चुनाव लड्न अयोग्य बनाएको थियो तर नयाँ प्रस्तावित व्यवस्थाले जबरजस्ती करडी मानव बीजबिखन लागू औषध ओसार पोसार हत्या सम्पत्ति शुद्धिकरण राजधानी दुरूपयोग जासुसी प्राचीन सम्पदा सम्बन्धी डाका आगजनी लगायत फौजदारी मुद्दामा सजाय भोगेकालाई छ वर्षसम्म उम्मेद्वार बन्न प्रतिबन्ध लगाएको छ संविधान सभालाई मर्यादित बनाउन त्यो जरूरी रहेको नेपाली कांग्रेस र नेकपा एमालेको अडान छ कतिपयले द्वन्दकालीन मुद्दाका कारण उक्त कानून आफ्नै निम्ति गलपासो बन्ने आशंकाले माओवादी त्यसको विपक्षमा उभिएको ठानेका छन् कार्यदलमा रहेका एमाले सदस्य अग्नि खरेल सर्वोच्च अदालतबाट अन्तिम फैसला भएका मुद्दा नगण्य भएकाले माओवादी डराउनु नपर्ने बताउँछन् माओवादीलाई हामी यसैमा पर्छौँ कि भन्ने उनीहरूलाई भ्रम छ तर माओवादी कुन चाहिँ नेताको विरुद्धमा कहाँ अदालतमा मुद्दा छ त्यो अदालतमा परेको मुद्दामा खेती सजाय भएको छ त्यो कुरा भन्नु पर्यो नि त सिर्फ एकजना व्यक्ति जसलाई सर्वोच्च अदालतले फैसलाबाट सजाय गरेको छ त्यो व्यक्तिले उम्मेदवारी दिन नपाउनेको भन्ने आधारमा कानुनी बनाउँदाखेरि त्यो एकजना व्यक्तिलाई हेरेर कानुन निर्माण गर्न सकिँदैन प्रस्तावित कानूनमा समानुपातिक निर्वाचन प्रणाली अनुसार सीट पाउन थ्रेसोल्ड भनिने न्यूनतम एक प्रतिशत मत पाउनुपर्ने विषय दलहरूबीच विवादको अर्को मुद्दा हो तर चैत चौबिस गतेको नयाँ भाका दिँदै आजको अनिर्णित बैठकबाट बाहिरिँदा शीर्ष नेताहरू असहमतिको लम्बिदो श्रृंखलाबाट हरेसै खाइसकेका भने देखिन्नथे फडिन्द्र दाहाल बीबीसी काठमाडौँ यसै सन्दर्भमा हाम्रा सहयोगी मेघराज रसाइलीले नेपाल सरकारका प्रवक्ता एवं संचार मन्त्री माधव प्रसाद पौडेललाई दलहरूबीच कुरा मिलिरहेको छैन चुनावको मिति तोक्न अझै कति दिन पर्खिनुहुन्छ भनी सोधेका थिए उहाँहरूसँग हामीले परामर्श गर्ने भन्ने कुरा हो मितिको भन्दा पनि हामीले खास गरी संविधान सभा सदस्य निर्वाचन ऐन एउटा अध्यादेशको मसौदा छ त्यसमा हामीले परामर्श मागेको हो मिति तोक्न उहाँहरूले सिफारिस गरेर चाहिँ यो टाइममा तोक्नुहुन्छ भनेर सिफारिस गर्नुभयो भने त्यो राम्रै हुन्छ तर मिति तोक्ने चाहिँ नेपाल सरकारले हो तर प्रमुख दलका शीर्ष नेताहरू चाहिँ भोलि नै चुनावको मिति घोषणा गर्छौँ अब केही हप्तापछि हुन्छ भनेर उहाँहरूले भनिराख्नु भएको छ त्यसो भए उहाँहरूको केवल बरबराहट मात्रै हो त्यो म त्यसो भन्दिनँ उहाँहरूले मलाई यो राम्रोसँग थाहा छ के भने संविधान सभाको मतदान हुने दिन तोक्ने अधिकार नेपाल सरकारको मात्र भन्ने कुरा उहाँ राम्रोसँग थाहा छ सरकारले नै चुनावको मिति घोषणा गराउने हो भने चुनाव गराउन भन्दा चुनावको मिति घोषणा गराउन चाहिँ एकदमै कठिन रहेछ क्या हो त्यसो होइन मिति तोक्नु त्यति गाह्रो कुरो होइन तर हामीले पूर्ण तयारीका साथ एकपल्ट तोकिएको निर्वाचनको मिति पर साह्रो नपरोस् हेरफेर गर्न नपरोस् भन्ने कुरामा हामी अत्यन्त सचेत छौँ एकपल्ट नेपाल सरकारले तोकेको निर्वाचनको मतदान हुने दिन फेरि परिवर्तन गर्न नपरोस् भन्ने कुरामा हामी अत्यन्त सचेत छौँ त्यो कारणले गर्दाखेरि हामी यसलाई तयारी गरिरहेका छौँ संविधान सभा सदस्य निर्वाचन अध्यादेशको मसौदा जुन निर्वाचन आयोगबाट पाएका छौँ हामीले त्यसलाई अन्तिम रूप दिनुपर्ने काम हो हाम्रो सरकारको त्यसलाई अन्तिम रूप दिनुभन्दा अगाडि हामीले विभिन्न राजनीतिक दलहरूसँग निर्वाचन आयोगसँग नागरिक समाजसँग परामर्श गरिरहेका छौँ त्यसैले गर्दाखेरि त्यो काम अलिक पूर्ण नभइसकेको हुनाले निश्चय पनि निर्वाचनको मिति तोक्ने अथवा मतदान हुने दिन तोक्न अलिकति ढिला भएको हो तर यसमा हामी सचेत छौँ निर्वाचनको मिति सरकार तोक्छ चाँडै नै तोक्छ सरकारले नै मिति घोषणा गर्छ चुनावको यदि दलहरूले ढिलाइ गरे भने भनेर तपाईँहरूले भनेको पनि महिना दिनभन्दा बढी नै भइसक्यो तातो पानी तताउने भए तता बुढी नत्र चिसै पानीले नुहाउँछु भने जस्तो हो कि क्या हो त्यसो होइन किनकि तपाईँहरूले अहिलेसम्म मिति घोषणा गर्न सक्नु भएको छैन हामीले मिति तोक्नको लागि राजनीतिक दलहरूको सिफारिस परामर्शमा आएका सिफारिसमा आएका छैनौँ निर्वाचन अध्यादेश जसको मसौदा अहिले निर्वाचन आयोगबाट आएर करिब एक डेढ महिनादेखि हामीसँग रहेको छ हामीले यसमा सर्वसम्मति खोजिरहेका हौँ त्यो सत्य कुरा हो तपाईँहरूले निर्वाचनको मिति तोक्दाखेरि चाहिँ यो थ्रेस होल्ड र फौजदारी अभियोग लागेकाले चुनाव लड्न पाउने कि नपाउने भन्ने कुरामा चाहिँ के हुन्छ निर्णय हाम्रो अपेक्षा हो हाम्रो चाहना हो सम्भव भएसम्म यसमा सबैको सर्वसम्मत कायम होस् यदि सर्वसम्मत यसमा कायम हुन सकेन भने हामीहरू प्रचलित ऐन संविधान हामीलाई एउटा मार्गदर्शन रूप रहेको बाधाको फगाउको आदेश यी सबै कुराहरू हेरेर सरकारले आफ्नो कोष तय गर्छ अनि जुन निर्वाचन आयोगले जुन थ्रेस प्रस्ताव गरे भएको छ त्यो चाहिँ त्यसैलाई यथावत राख्नुहुन्छ अथवा के निर्वाचन निर्वाचन आयोगले एक प्रतिशतको थ्रेसोल्ड प्रस्ताव गरेको छ थ्रेसोल्डको सम्बन्धमा डिस्क्वालिफिकेसनको सम्बन्धमा अथवा अरू सम्पत्ति विवरण पूर्व घोषणा गर्नुपर्ने कुराहरूमा हामी छलफल गर्छौँ त्यसपछि हामी निर्णय गर्छौँ अब अहिले छलफल नभइसकेको अवस्थामा मैले यसै गर्छु भनेर भन्नलाई अपरिपक्व हुन्छ उनी थिए सरकारका प्रवक्ता माधव प्रसाद पौडेल मेघराज रसाइलीसँग कुरा गर्दै अब अर्को प्रसंग वैदेशिक रोजगारका लागि कतारमा कार्यरत पचासी जना नेपाली कामदारहरू बास नपाएर बिचुलीमा परेका छन् कम्पनीका संचालक र व्यवस्थापक सम्पर्कविहीन भएपछि बस्दै आएको क्याम्पबाट निकालिएकाले उनीहरू समस्यामा परेका हुन् कतारको राजधानी स्थित कान्तिपुर दैनिकका संवाददाता होम कार्कीले पठाएको एक रिपोर्ट सुनौ केही हप्तादेखि खाना समेत नपाएर सर्गी खोज्दै हिँडेका पचासी जना नेपाली कामदारले शनिबारदेखि बस्ने बास नै गुमाउनु परेको छ उनीहरूलाई राखिएको कतारको सहलिया स्थित एउटा क्याम्पको भाडा नतिरेको भन्दै क्याम्प मालिकले ताला लगाइदिएपछि शरण खोज्दै आइतबार दिउँसो नेपाली दूतावासमा सबैजना आफ्नो बन्दोबस्ती सामान बोकेर आइपुगेका थिए एकजना पीडित सर्लाहीका सुरेश महतो कोही तास खेले कोही बसेर गफ गर्दै रात बितायो त्यही रोडमा गाडी आउँदाखेरि उठेर फेरि साइडमा बस्नु पर्छ रोडमा बसिराखेको थियो गाडी आउँदाखेरि फेरि सबै ओछ्यान उठाएर साइडमा गरिन्थे अनि फेरि गाडी गइसकेपछि फेरि ओछ्यान लाएर त्यहाँ बसिन्थे ठूलो समूह दूतावासमै शरण लिन आइपुगेपछि दूतावासले स्थानीय प्रहरीलाई जिम्मा लगाएको छ दूतावासका श्रम सहचारी इन्द्रदेव पाण्डेले पीडितलाई घर पठाउन कतार सरकारसँग समन्वय गरी प्रक्रिया अगाडि बढाएको बताए कम्पनीले टिकट दिन नसक्ने अवस्था हुँदा पनि कतार सरकारसँग अनुरोध गरेर टिकट लिएर घर पठाउने प्रक्रिया अगाडि बढाएको छ पीडित मध्येमा पाका देखिएका सेताम्मे दारी कपाल फुलेका सप्तरीका अडचालिस वर्षीय दोरीलाल यादव तीन छोरीको बिहेमा लागेको चार लाख रुपियाँ ऋण तिर्न कतार आए पनि एक पैसा घर पठाउन पाएका छैनन् त चार लाख छैन कम्पनीले कहाँबाट दूतावासका अनुसार कम्पनीका सञ्चालकहरू बीचको आपसी विवादले कम्पनी बन्द हुन पुगेको हो उनीहरू जेलमा रहेकोले कान्दाले तलब पाउने स्थिति नदेखिएको नेपाली दूतावासले जनाएको छ बिबिसी नेपाली सेवाको लागि कतारको राजधानी दोहाबाट होम कार्की वैदेशिक रोजगारीले समाजमा पारिरहेको प्रभावका बारेमा एकैछिनपछि हाम्रो साप्ताहिक कार्यक्रम परदेशीको प्रतीक्षामा चर्चा गर्नेछौ कृपया प्रतीक्षा गर्नुहोला अब सुनौ श्रोता प्रतिक्रिया हरिदेवी रोकाया र सुरेन्द्र फुयालबाट गुल्मी किमु युवराज पाण्डे सेनको प्रतिक्रिया उनकै आवाजमा सुनौ चार दलीय संयन्त्रले थ्रेस होल्ड नयाँ बन्ने संविधान सभाका सभासदीय संख्या र फौजदारी अभियोग लागेकाको बारेमा गर्नुपर्ने निर्णयहरू अझै विवादपूर्ण रहेको अवस्थामा मङ्सिरमा चुनाव होला र दलगत भन्दा पनि राष्ट्रिय स्वार्थलाई आधार नमानेसम्म देशले मुक्ति पाउन सक्दैन हिजो प्रसारित साझा सवाल सुनेर सुरज परियार लेख्छन् कतारको विकासमा नेपालीको सहभागिता भएको सुन्दा रमाइलो लाग्यो तर नेपालले कहिले त्यो गति लिने होला रामबहादुर थापा लेख्छन् कार्यक्रम सुनेर साह्रै हाँसो उठ्यो कतारमा बसेर गरे जस्तै मिहिनेत नेपालमा गरिदिएको भए कति राम्रो विदेशमा बसेर मात्र पैसा कमाउन सकिन्छ भन्नेलाई नेपाली उद्योगपति विनोद चौधरी र कैयौं अरूले राम्रो जवाफ दिएका छनृ गणतन्त्रको भविष्यबारे शनिबार प्रसारित नयाँ नेपाल सुनेर सन्तोष जमर कटेल लेख्छन् नेपालमा गणतन्त्र आएपछि नै देशभर अस्थिरता र व्यथिति बढ़ेको जस्तो लाग्छ विवास शर्मा लेख्छन् जनताले रात दिन नभनेर हजारौं जनताको रगतले ल्याएको गणतन्त्रका सम्बन्धमा बीबीसीमा बहस गराउँदा मलाई बीबीसीमाथि नै प्रश्न गर्न मन लाग्यो हाम्रो फेसबुक पेजको प्रश्न देशमा लोकतन्त्र आइसकेको सन्दर्भमा शिक्षण संस्थाहरूभित्रको निर्वाचन मार्फत विद्यार्थीले राजनीतिमा लागिरहनु आवश्यक छ कि छैन माथि प्रतिक्रिया जनाउँदै तिपन आचार्य लेख्छन् राजनीतिक दलहरूले सरकारी विश्वविद्यालयहरूलाई कार्यकर्ताहरू भर्ती एवं ग्रुम गर्ने थलको रूपमा लिएका छन् यिनीहरूलाई जनताको छोराछोरीले राम्ररी पढुन् लेखुन् भन्ने रत्तीभर मतलब छैन स्वतन्त्र विद्यार्थी युनियनको गैर जिम्मेवार क्रियाकलापले विद्यार्थीको राम्ररी पढ़न पाउने हक कुण्ठित भइरहेको यिनीहरूले कहिले बुझलान् खै खगेन्द्र भण्डारी लेख्छन् सोभि चुनाव आवश्यक छ तर अब विद्यार्थी आन्दोलनको स्वरूप परिवर्तन गर्नुपर्छ अब दलहरूको संगठन विस्तार गर्ने र क्याम्पसलाई राजनीतिक अखाड़ा नबनाई सोभियो विशुद्ध शैक्षिक मुद्दामा केन्द्रित हुनुपर्छ समसामयिक विषयहरू हाम्रा कार्यक्रम र प्रस्तुतिबारे तपाईँहरू पनि प्रतिक्रिया तथा सुझाव पठाउनुहोला पत्रचार गर्ने ठेगाना हो बीबीसी नेपाली सेवा पोस्ट बक्स नम्बर छ सय बहत्तर काठमाडौँ नेपाल फ्याक्स नम्बर हो चौवालिस तेत्तिस शून्य छपन्न email Nepali dot letters at BBC dot C O dot UK कृपया आफ्नो पत्रमा आफ्नो टेलिफोन नम्बर पनि अवश्य लेख्नुहोला अब एकाध अन्तर्राष्ट्रिय प्रसंग शुरूमा उत्तरी छिमेकी चीनको चर्चा जहाँको एउटा कुखुराको मासु प्रशोधन गर्ने कारखानामा भएको आगलागीमा परि करिब एक सय बीस जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् आगो दन्किएको बखत कारखानाको ढोका बन्द गरिएको हुँदा त्यहाँभित्र थुप्रै मानिसहरू थुनिएका थिए चीनको आधिकारिक समाचार संस्था सिन्हुवाका अनुसार करिब एक सय मानिसहरू कारखानाबाट भाग्न सफल भएका थिए बीबीसी अनलाइनहरूमा आधारित रिपोर्ट सुनौ मेघराज रसाइलीबाट समाचारका अनुसार कारखानाको जटिल बनोटका कारण उद्धार कार्यमा कठिनाई आएको थियो जिलिन प्रान्तको देहुईमा अवस्थित उक्त प्रशोधन कारखानामा सोमबार बिहानै आगो लागेको थियो खबरहरूका बमोजिम विद्युतीय प्रणालीमा तीनवटा विस्फोट भएपछि आगो दन्किएको थियो कारखानाभित्र अझै चेपिएका मजदूरहरूको संख्या यकिन भएको छैन आगो लागेको खास कारणबारे अनुसन्धान थालिएको सिन्हुवाको समाचारमा जनाइएको छ सरकारी टेलिभिजन संस्था सीसीटीभीसँग कुरा गर्दै केही कामदारहरूले एउटा सिफ्ट सकिएर अर्को शुरू हुने बेला आगो लागेको र त्यो आगो उनीहरूको सामान राख्ने लकर रूमबाट शुरू भएको हुन सक्ने बताए विवरणहरूका अनुसार कुखुराको प्रशोधित मासुको एउटा ठूलो उत्पादकको स्वामित्वमा सो कारखाना रहेको छ उसले करिब एक हजार जनालाई रोजगारी दिएको थियो चिनिया समाचार वेबसाइटहरूमा राखिएका तस्विरहरूमा सिमेन्ट र जस्ताका घरहरूबाट धुवाको बाक्लो मुस्लो निक्लिरहेको देखिन्छ साङ्घाई स्थित बीबीसी संवाददाता जोन सडवर्थ भन्छन् चीनमा कार्यस्थल सुरक्षाको अवस्था प्राय नाजुक हुन्छ त्यहाँका ठूल्ठूला कारखाना तथा खानीहरूमा बरोबर हुने दुर्घटनामा थुप्रै जनधनको क्षति हुने गर्छ सोमबार आगलागी लागि भएको कारखाना राजधानी बेजिङबाट करिब आठ सय किलोमिटर उत्तर पूर्वमा पर्छ मेघराज रसाइली चीनपछि अब टर्कीतर्फ लागौं त्यहाँका प्रहरी र सरकार विरोधी प्रदर्शनकारीहरू बीचको झडप लम्बिँदै जाँदा टर्कीको एउटा प्रमुख ट्रेड युनियनले मंगलबार र बुधबारको लागि हड़ताल आह्वान गरेको छ सार्वजनिक क्षेत्रमा का कामदारहरूको युनियन केईएसकेले प्रदर्शनकारीहरू विरूद्ध सुरक्षा फौजले ज्यादती गरेको भन्दै सरकारको कड़ा आलोचना गरेको छ इस्तानबुलमा एउटा पार्क बनाउने योजना बारेको विवादलाई लिएर शुरू भएको प्रदर्शन गत चार दिनदेखि तनावग्रस्त बनिरहेको छ बीबीसी अनलाइनका विवरणहरूमा आधारित रिपोर्ट सुनौ सुरेन्द्र फुयालबाट इस्तानबुलमा एउटा पार्क बनाउने योजनाको विरोधमा शुरू भएका प्रदर्शनका क्रममा झडप र तनाव हुने क्रम लम्बिएको बेला टर्कीको डाक्टरहरूको युनियनले एकजना युवा प्रदर्शनकारीको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताएको छ ती युवा आइतबार एक कार दुर्घटनाका क्रममा घाइते भएका थिए आजै प्रधानमन्त्री रसेप ताइप अर्दोगानले प्रदर्शनकारीहरूलाई अतिवादीको संज्ञा दिँदै तिनको कड़ा आलोचना गरे प्रदर्शनकारीहरूले भने उल्टै सरकार नै अधिनायकवादी भएको बताइरहेका छन् मोरक्को भ्रमणमा जानु अघि स्थितिलाई भड़काएको भन्दै विपक्षी दलहरूको समेत आलोचना गरे उनले जारी प्रदर्शनहरू दुई वर्ष अघि अरब क्षेत्रमा भएका परिवर्तनकारी प्रदर्शनहरूको झल्को दिने टर्किस स्प्रिङ नभएको बताए सरकार विरोधी प्रदर्शन देशव्यापी भएको र त्यसक्रममा सत्र सय व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ बीबीसीका एक संवाददाता भन्छन् टर्कीमा ट्रेड युनियनहरूको हड़ताल हुने गरेकोले सोमबार स्थिति चर्किएको हुन सक्छ अब साप्ताहिक श्रृंखला परदेशीको प्रतीक्षाको तेस्रो कार्यक्रम साप्ताहिक श्रृंखला परदेशीको प्रतीक्षाबाट सुमन खरेलको नमस्कार अस्थिर राजनैतिक अवस्था बढ़दो बेरोजगारी भएकोले धेरै युवा युवती बाध्य भएर परदेश जाने गरेको बताइन्छ उनीहरूको कमाईले आफ्नो र घर परिवारको जीवन स्तरमा सामान्य सुधार आएको कुरा अघिल्लो कार्यक्रममा बताइए पनि त्यसबाट अनेक पारिवारिक तथा सामाजिक समस्याहरू पनि सृजना भइरहेका छन् लामो समयसम्मको बिछोडले घर परिवार छिन्न भिन्न भएका अनेक घटनाहरू प्रकाशमा आउने गरेका छन् तिनै केही समस्या बुझ्न आज पनि हामी धनुषा जिल्लामै छौं हाम्रा समाचारदाता ब्रिज कुमार यादवको साथमा जनसंख्याको अनुपातमा तराईका जिल्लाहरूबाट विदेशी नै मानिसहरूको संख्या अत्यधिक छ त्यसैले वैदेशिक रोजगारीको नकारात्मक असर पनि तराईमा व्यापक परेको छ सामाजिक मूल्य मान्यताहरू हराउन थालेका छन् मोहतरी जिल्ला गौरी डाँडाबाट विदेश गएका एकजना पाण्डे थरको घरमा म पुग्दा तीन जना बच्चा बरण्डामा थुनिएका थिए बच्चाको आमा दुई किलोमिटर टाढा बर्दिवास चोकमा गएका थिए डेढ घण्टासम्म घरको ढोका खुलेन तिम्रो नाम के बाबु बुवा कहाँ हुनुहुन्छ विदेश कतार अनि तिमी कतिजना भाइ बहिनी तिनटा बहिनी बहिनीहरू बाहिर निस्किन्छ भनेर थुन्देऊ अब आमा जान लागेको तालचा लागेको छ नि ढोकामा परिहरू त गयो भनेर वैदेशिक रोजगारीबाट विकृति अत्यधिक बढेको सामाजिक क्षेत्रमा क्रियाशील मोहम्मद इब्राहिम रिजवीको कथन छ विदेशमा गएको मान्छेहरू पैसा आफ्नो श्रीमतीको नाउँ पठाउने गर्छ जसले गर्दा यहाँ अनेक किसिमको विकृति हुन्छ उनीहरूको पैसा प्रशस्त भएकोले छोराछोरी पनि बिग्रिन्छ महिलाहरूको अवैध सम्बन्ध पनि बढिरहेको छ व्यापारमा लागेको छ हार नाता गर्नेहरू पनि भइरहेको छ सम्बन्ध विच्छेद सबभन्दा ठुलो यहाँ आएको छ केटाहरूले त्यहाँ विदेशमा हुन्छ कसैले झगडा लगाइदियो ल तिम्रो बुढी फलासँग लाग्यो भने त्यो सिधै टेलिफोनबाट तलाक दिने गरिन्छ श्रीमानले पठाएको पैसा लिएर अरूको केटासँग भाग्ने गरिरहेको छ ऋण काटेर भए पनि कामका लागि छोरा विदेश पठाउने आमा बुबाहरूको पीडा फरक छ दुई छोरा विदेश पठाएका सर्लाही जिल्ला नवलपुर बस्ने सखिया देवीलाई त पीरा सुनाउँदा आँखा रसाउँछ दुईटा छोरा विदेश गएको छ उनीहरू गएपछि तपाईँलाई पैसा पठाउँछन् मलाई त पैसा एउटा पनि पठाएको छैन म आफै कमाएर खानु लागेको किन पठाउँदैन पैसा कसलाई पठाउँछ स्वास्नीलाई पठाएको छ म यतै गाउँ घरमा तेल सेल लगाएर कसैको नानीको तेल लगाएर छुटकेरीको तेल लगाएर यस्तो म आफै जान पाल्नु लागेको आमा हजुरको नाम के बालुमाया श्रेष्ठ कति वर्ष लाग्यो ए मेरो उमेर हजुर नब्बे वर्षको भुइँचलामा एघार वर्षको छु अनि कति भयो एकानब्बे वर्ष लाग्यो हजुरको छोरा विदेश गएको कति भयो तिन वर्ष भयो अप्ठ्यारो छ अब अप्ठ्यारो छ आउनु खै फोन गर्दैछु अब कहिले आउँछ अब छोराले त पैसा पठाउनुहुन्छ होला नि खै पठाउँछ पठा मलाई पठाउँदैन विदेशमा रहेका एक मात्र छोराले इद्रिस कवाडीलाई पैसा नपठाएको चार वर्ष भइसक्यो तकलिफ पैसा खुबै कि तकलिफ चार वर्ष नै दिन्छ कोटेमा पैसा छ तकलिफ नै है महोत्तरी जिल्लाको बर्दिवास घर भएकी कल्पना पाण्डे पति विदेशमा रहेकाले कहिले काहीँ चिन्ता पनि हुने गरेको उनी सुनाउँछिन् नरमाइला त भइहाल्छ अब श्रीमान भनेको श्रीमानै हुन्छ होइन जब उसको साथमा हुँदा अर्कै अनुभव हुन्छ भने नहुँदा अब त्यस्तै नरमाइलो लाग्छ छोरा विदेश गएकोमा केदारनाथ ढुङ्गानाको पटक्कै चित बुझेको छैन त्यहाँबाट कमाएको पैसा यहीँ पनि कमाउन सक्छ मेहनत गर्नु पर्यो अहिले तपाईँको चारमा भैँसी नै पालिदियो भने पनि पैसा कमाउँछ गाई नै पार्दा पनि कमाउँछ कुखुरै पाल्दा पनि हुन्छ उहाँ गएर के काम गर्छन् त्यो देखिँदैन त्यहाँ कसैको दिशा सोरेको छ कि चर्फी सोरेको छ कि केही गरेको छ त्यो त कसैले देख्दैन एक दशक नै विदेशमा बसेर कमाएकोमा कुमरौराका वीरेन्द्र कुमार झा सन्तुष्ट छैन विदेश गएकै कारण छोरा बिग्रेको उनी सुनाउँछन् वर्ष सौदी कतारमा बसेको म गएपछि त बच्चा बिग्रि नै हाल्छ त्यो त हन्ड्रेड पर्सेन्ट शुद्ध कुरो हो विदेशमा आउँदाखेरि चाहिँ बच्चाहरू बिग्रिन थाले थियो म विदेशबाट आएर अलि सक्रियको केटाहरू पनि पढिरहेछन् चार वर्षदेखि पिता विदेशमा रहेकाले समाजमा हेपिएको रमेश बताउँछन् मैले दुईवटा मोटरसाइकल किनेको छु मेरो बुवाले पैसा पठाइदिनुहुन्छ म आफ्नो बुवाको पैसा लिएर जे गरौँ अरूलाई के मतलब मलाई किन कसैले हेप्छ मैले अरूको बुवाको पैसा लिएको छैन नि राम्रो खान्छु राम्रो लाउँछु अरूले ईर्ष्या गर्नुपर्ने के यसमा आधार छ मेरो हजुर बुवालाई मान्छेहरूले यस्तो छन् उस्तो छन् भन्छन् मेरो आमालाई यस्तो छन् उस्तो छन् भन्छन् अरूले किन भन्ने वैदेशिक रोजगारीमा गएकाहरूको परिवारमा विखण्डन लगायतका विकृतिहरू बढी देखिएको संचारकर्मी राजेश कुमार कर्णको अनुभव छ तराईका मान्छेहरू जुन विदेशमा खाडी मुलुकहरूमा कमाउन जान्छन् त्यसबाट पैसा त आएका छन् तर यहाँ परिवार विखण्डन र खास पारिवारिक समस्याहरू बढी मात्रामा हुने गरेको छ महिलाहरू हुन्छ गलत संगतमा फस्ने साथै उनका छोराछोरी पनि बिग्रिने पहिले तराईतिर लागु औषधको सेवन अलिक कम मात्रामा हुने गर्थ्यो तर जब अभिभावक विहीन परिवार भइरहेछ त्यसका कारणले गर्दाखेरि यौन विकृतिका साथै लागु औषध सेवन गर्ने प्रवृत्ति पनि बढेको छ वैदेशिक रोजगारीको कारण सामाजिक विकृति बढ्दै सुरक्षा सुरक्षा चुनौती बनेको जनकपुर अञ्चल प्रहरी प्रमुख शिवलामी छाने बताउँछन् परिवारमै पनि एउटा चाहिँ विचलनको स्थिति विकृतिहरूमा लाग्ने गरेको छ जसबाट कैयौं ठाउँमा चाहिँ के भने घर पतनका कुराहरू आत्महत्याको कुराहरू पनि सुन्नु परिरहेको छ अर्कोतिर बच्चाहरूलाई चाहिँ रेखदेख नियन्त्रण गर्ने मान्छे नभएपछि उनीहरूको क्यारियरको प्रश्नहरू खडा भएको छ र त्यसबाट चाहिँ लागु औषध जुवा तास भरा लिएर हिँड्ने सहरमा भनौँ गाउँमा अशोभनीय किसिमको चाहिँ कामहरू भइरहेको छ समाजमा शान्त शिक्षाको लागि पनि एउटा चाहिँ चुनौतीको रूपमा देखा परेको मैले अनुभव गरेको छु मरिमरी छ वर्ष विदेशमा कमाएका भोल्टिया मण्डल फर्किँदा त घरबार नै उज्रिसकेर साधु बनेको बताउँछन् साढे छ लाख रुपियाँ कमायो त्यो रुपियाँ तपाईँ कसलाई दिनुभयो श्रीमती घरके मुखिल उहे थियो कमाएको जति खेत पथार घर घरारी बेच कर सब पैसा दे हाल्थ्यो अनि त त्यो श्रीमती कहाँ छ श्रीमती हजुर अब तिन नम्बर वार्डमा छ ओहो मलाई पिटी गर्छ अरे बाहिर का पुरा पूरा समाज देख छ उहाँ हमको हम त मजबूरी हाल्छ सब फ्री हम छोडका भाग अब त हम भागको लागि हम बेटिया थियो कुटी कुटीमा भात भात खाएर भोज भण्डारा खाएर जीवन अब त गुनाल छ पत्नीले छारेको मण्डलको भन्दा फ्याक्सबाट पतिले सम्बन्ध विच्छेद गरेको कम पीडा रिजवाना खातुनको पनि छैन टेलिफोन पर त लग दिया था उनको मालूम बोला आठ दिन पहिले त आपको तो पर नै दिया उसके बाद कागज माको कहने पर कागज भेजा कागज में लिखा था हम या कितना तारिख उसमें लिखा है बोलो तलाक दे दिया विदेश गएकाहरूको परिवार बिग्रेको देखेर नै गाउँ नछाडेको ललियाका युवा सुरेन्द्र मण्डल सुनाउँछन् मान्छेहरू बिहे गरेर विदेश जान्छन् विदेश गएपछि तिन चार वर्ष पाँच वर्ष त्यही बस्छ त्यहाँ बसेपछि अब यहाँ श्रीमती एक्लै अब त्यहाँबाट पैसा टन्नै पठाउँछ अब जे माल लाग्यो त्यही गर्छ बजार जान्छ यताउति घुम्न जान्छ त्यही भएर त म विदेश नगएँ राजकिशोर मण्डल पनि बढ्दो विकृति देखेर रुपैयाँ नै सबै थोक नभएको तर्क गर्छन् हाम्रा नहे त फेर त त है बेटी है सब पैसा त नै हो अवैध गराउने महिलाहरूको संख्या हजारौं रहेको नेपाल परिवार नियोजन संघका वरिष्ठ शाखा प्रबन्धक बहादुर कार्की बताउँछन् असुरक्षित शारीरिक सम्पर्क राखेर हामीहरू गाउँमा पनि धेरै महिलाहरू चाहिँ सुरक्षित गर्भपतनको लागि आउनुहुन्छ यो विकृति चाहिँ असाध्यै बढेको र मलाई लाग्छ वर्षौनी पाँच सात हजार महिलाहरूमा चाहिँ यो विकृतिहरू अथवा यो असुरक्षित गर्भपतन गराउने संख्याहरू बढिराखेको हामीले चाहिँ पाइरहेका छौँ विदेश जानेहरूको आर्थिक समृद्धि भएको देखिन्छ तर त्यो सँगै परिवार र समाजमा अनेकौं विकृतिहरू बढ़िरहेका छन् विकृति बढेको कारण बारे थाहा पाएकाहरू पनि विकृति रोक्ने प्रयास गरेको देखिँदैन समुन्नति भित्र लुकेको अवनतिका मार्गहरूलाई समयमै नथुनिए विकराल समस्याहरू देखा पर्न सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन ब्रिज कुमार यादव बीबीसी जनकपुर धाम सुन्दै हुनुहुन्थ्यो परदेशीको प्रतीक्षा यो श्रृङ्खलाको अर्को कार्यक्रम आउँदो सोमबार सुन्न सक्नुहुनेछ अब अन्त्यमा विश्व समाचार शीर्षकहरू लन्डनबाट प्रहरी र सरकार विरोधी प्रदर्शनकारीहरूबीच चार दिनसम्म भिडन्तहरू भएपछि टर्कीको एउटा मुख्य ट्रेड युनियनले मंगलबार र बुधबार हड़तालको लागि आह्वान गरेको छ विकिलिक्स वेबसाइटलाई हजारौं गोप्य दस्तावेजहरू उपलब्ध गराएको आरोप लागि तीन वर्ष अघि इराकमा गिरफ्तार भएका एक अमेरिकी सैनिकमाथिको मुद्दा आरम्भ भएको छ रूसी सरकारका कड़ा आलोचक एकजना प्रख्यात पत्रकारको हत्याको अभियोगमा मस्कोमा पाँचजनामाथि मुद्दा शुरू भएको छ उत्तर पूर्वी चीनमा एउटा कुखुरा प्रशोधन केन्द्रमा आग लागि हुँदा कम्तीमा एक सय उन्नाइसजना मारिएको र पचासजना भन्दा बढ़ी घाइते भएको कुरा अधिकारीहरूले बताएका छन् र ताइवानका भूतपूर्व राष्ट्रपति चेन शुई बियानले कारागारमा आत्महत्या गर्न खोजेका छनृ हस् यसका साथै बीबीसी नेपाली सेवाको आजको सबै कार्यक्रम यही सकिन्छ भोलि बेलुकी पाउने नौ बजी हामी फेरि उपस्थित हुने नै छौं त्यतिन्जेलसम्मका लागि हामी सबैलाई विदा दिनुहोस् नमस्कार शुभरात्री संस्कृति